यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे वेबसाइट डब्लु डब्लु डब्लु डट होटल स्टार ब्याङ्कवेट डट कम हेड अफिस स्वयम्भू काठमाडौँ फोन नम्बर छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला Tenpon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 चुनाव सम्बन्धी एनएमका विषयमा छलफल गर्न आज उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्दै अन्तरिम मन्त्री परिषदका अध्यक्ष रेग्मीको राजनैतिक परामर्श जारी सामुद्रिक आँधीको खतरा बढेपछि बङ्गलादेश भारत र म्यानमारको तटीय क्षेत्रका लाखौं नागरिक विस्थापित बङ्गलादेशको तटीय क्षेत्रमा दुई मिटर अग्लो लहर उठ्न सक्ने चेतावनी र इन्डियन प्रिमियर लिगमा आज पन्जाब र दिल्ली भिड्दै राजस्थानलाई हराउँदै मुम्बई फेरि शीर्ष स्थानमा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 समाचार अब विस्तारमा पोखराबाट मुस्ताङको जोमसम उडेको विमान दुर्घटना भएको छ नेपाल एयरलाइन्सको नाइन एनएबिओ विमान जोमसङको पुथाङ विमानस्थलमा अवतरण गर्ने क्रममा बारमा ठोकिएर कालीगण्डकी नदीमा खसेको हो दुर्घटनामा चालकसहित आठजना घाइते भएका छन् विमानमा अठारजना नेपाली र आठ जापानी गरी अठारजना या विमानमा दसजना नेपाली र आठजना जापानी गरी अठारजना यात्रु थिए उनीहरूको जमसम्मान्य उपचार गरिएको छ नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीय बासिन्दाले यात्रुहरूको उद्धार गरेका थिए विमान अवतरण गर्न लाग्दा धावन मार्गमा टायर पम्चर भएपछि दुर्घटना भएको हो दुर्घटनाबाट विमानको अगाडिको भागमा क्षति पुगेको छ चितवनको भण्डारमा बाह्र वर्षे बालिकामाथि जबरजस्ती क्रणी भएको छ दोलखा काभ्रे गाविस चार स्थायी घर भई पूर्वी चितवनको खैरनीसम्म डेरा गरी बस्ने परिवर्तित नाम अन्ठानब्बे ककी ती बालिकामाथि बसका चालक र सहचालकले गत वैशाख एकतिस गते जबरजस्ती क्रणी गरेको प्रहरीले जनाएको छ ना तिन ख अठाइस छप्पन्न नम्बरको मिनी बस चालक चितवन भण्डारा नौ बस्ने वर्ष अठाइसका इन्द्रमणि खरेल र सोही मिनी बसका सहचालक मकवानपुर बसामाडी स्थायी घर भई हाल भण्डारा आठ बस्ने वर्ष उनातिसका कुमार थापा मगरले ती बालिकालाई ललाइ फकाई भण्डारा नौ भाङबारी स्थित मकेबारीमा बेलुका साढे सात बजीतिर जबरजस्ती गर्ने गरेको इलाका प्रहरीकारले खैरनीका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो जबरजस्ती करणी गरी फरार रहेका अभियुक्तहरूलाई मङ्गलबार राति खोजी गर्ने क्रममा पक्राउ गरी जिल्ला अदालत चितवनबाट म्याद थप गरी कारवाही प्रक्रिया अगाडि बढेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो चुनाव सम्बन्धी नियमका विषयमा छलफल गर्न आज उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्दैछ दिउँसो नयाँ बानेश्वरमा बस्ने समितिको बैठकमा चुनाव सम्बन्धी नियममा देखिएको विवाद समाधान गर्ने विषयमा छलफल हुने निर्वाचन निर्धारण क्षेत्र निर्धारण आयोग राजदूत नियुक्ति राष्ट्रिय योजना आयोगका पदाधिकारीको नियुक्ति लगायतका विषयमा पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् दिउँसो बैठक बस्ने भने पनि समय भने तय भएको छैन उच्च स्तरीय राजनैतिक समितिमा एकीकृत नेकपा माओवादी नेपाली कङ्ग्रेस नेकपा एमाले र मधेसी मोर्चाका प्रतिनिधिहरू सहभागी छन् पालै पालो संयोजक हुने नियमअनुसार जेठ महिना लागेपछि एमाले अध्यक्ष जलनाथ खनाल समितिको संयोजक बन्नुभएको छ अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले राजनैतिक भेटवार्तालाई जारी राख्नु भएको छ हिजोसम्म प्रमुख दलका नेताहरूसँग परामर्श गर्नुभएका अध्यक्ष रेग्मीले आजबाट पूर्व प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी गर्नुभएको छ आज राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष श्री बहादुर थापा र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरूसँग अध्यक्ष रेग्मीले छलफल गर्दै हुनुहुन्छ प्रमुख दलहरूसँगको छलफलबाट आएका सुझावलाई आधार बनाएर थापा र यादवसँग छलफल हुन लागेको रेग्मीको निजी सचिवालयले जनाएको छ थापासँग अहिले छलफल भइरहेको छ भने त्यसअघि यादवसँग छलफलको तय भएको थियो फोरम नेपालका अध्यक्षसँगको छलफलमा सरकारी वार्ता टोलीका सदस्य पनि सहभागी थिए यसैबीच नेपाल सरकार मन्त्री परिषदको नियमित बैठक आज बस्दैछ बिहान एघार बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्री परिषदका अध्यक्षले विभिन्न दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि आएको निष्कर्षका आधारमा निर्वाचनको मिति घोषणा तथा विवादित निर्वाचन ऐन लगायतका विषयमा छलफल हुने अध्यक्षको सचिव सचिवालयले जनाएको छ राष्ट्रिय महिला आयोगको टोलीले आगामी संविधान सभा महिला सहभागिताका विषयमा शीर्ष नेतृत्वलाई दबाव दिइरहेका छन् हिजो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष जलनाथ खनालसँग भेट गरेको टोलीले आज कङ्ग्रेस सभापति सुशील कोइरालालाई भेट गर्दैछ अहिले केही बेरमा कोइरालासँग हुने भेटमा आगामी संविधान सभाको निर्वाचनमा महिलाको सहभागिता महिला मैत्री निर्वाचन ऐनका विषयमा छलफल हुनेछ महिला आयोगको टोलीले परिणाममै तेत्तिस प्रतिशत महिला आउने व्यवस्था गर्न कम्तीमा तेत्तिस प्रतिशत महिला सहभागिता नभएको राजनैतिक दललाई चुनावमा भाग लिन नमिल्ने व्यवस्था गर्न महिला हिंसा गरेर दोषी ठहरिएका व्यक्तिलाई उम्मेद्वार हुन नदिन माग गरिएको छ भेटमा आयोगका तर्फबाट ज्ञापन पत्र बुझाउने आयोगले जनाएको छ पश्चिम बङ्गालमा उत्पन्न तुफानको कारण नेपालको मौसम समेत बदली भएको छ तुफानका कारण नेपालको पूर्वी र मध्य क्षेत्रमा सहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अझै केही दिन सहित पानी पर्ने सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद विद्यारत्न साकीले बताउनुभयो बुधबार पनि पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा सहित पानी परेको थियो जेठ नौ दस र एघार गते हुने स्थायी शिक्षकको लिखित परीक्षाको लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ देशभर एक हजार आठ सय सत्तालिसवटा केन्द्र निर्धारण गरिएको शिक्षक सेवा आयोगले जनाएको छ प्राथमिकका लागि नौ सय उनासाठी निम्न माध्यमिकका लागि छ सय छत्तिस र माध्यमिकको लागि दुई सय बाहन्नवटा परीक्षा केन्द्र तोकिएको आयोगका प्रशासकीय प्रमुख खगेन्द्र प्रसाद नेपालले जानकारी दिनुभयो सबैभन्दा बढी काठमाडौँमा र सबैभन्दा कम मनाङमा परीक्षा केन्द्र निर्धारण गरिएको छ आयोगले नौ गते माविको दस गते निमाविको र एघार गते प्राविको लिखित परीक्षा लिँदैछ परीक्षा दिउँसो दुई बजेदेखि पाँच बजेसम्म सञ्चालन हुनेछ यसबीच परीक्षाको सबै तयारी पुरा भएको आयोगले जनाएको छ परीक्षाको लागि आवश्यक पर्ने उत्तर पुस्तिका प्रश्नपत्र निर्देशिका लगायतका आवश्यक सामग्री जिल्ला जिल्लामा पठाइसकेको आयोगका प्रशासकीय प्रमुख नेपालले बताउनुभयो अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले कङ्ग्रेसलाई लारबार र एमालेलाई झुसेल किराको संज्ञा दिएको प्रति तपाईँ के भन्नुहुन्छ ए सही विश्लेषण बी ध्वासै ठुलो र सी दुई दललाई चुनौती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 ¡Tú, tú, tú विदेशको समाचार महासेन नामको सामुद्रिक आँधीको खतरा बढेपछि बङ्गलादेश भारत र म्यानमारको तटीय क्षेत्रका लाखौँ नागरिक विस्थापित भएका छन् बङ्गलादेशमा मात्र दस लाखजनाले आफ्नो घर छाडेका छन् संयुक्त राष्ट्रसङ्घले आँधी आउने सम्भावना कम हुँदै गए पनि बङ्गलादेश म्यानमार र उत्तर पूर्वोत्तर भारतका बयासी लाख मानिस खतरामा रहेको जनाएको छ तीनवटै देशले तटीय इलाकाका आफ्ना नागरिकलाई सुरक्षित ठाउँमा सार्न आग्रह गरिसकेका छन् बङ्गलादेश बङ्गलादेशको खाडीबाट उत्तर पूर्वतिर बढिरहेको आँधीका कारण बङ्गलादेशको तटीय क्षेत्रमा दुई मिटर अग्लो लहर उठ्न सक्ने चेतावनी दिएको छ सुरक्षाका कारण बङ्गलादेशको चिटगाउँ र कक्स बजारको विमानस्थल बन्द गरिएको छ म्यानमारमा एक लाख पचास हजार जनालाई अग्लो र सुरक्षित ठाउँमा सारिएको छ श्रीलङ्कामा आँधी नआए पनि भारी वर्षापछिको बाढी पहिरोमा परि सातजनाको ज्यान गएको छ 哦。 खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज किङ्स इलेभेन पन्जाब र दिल्ली डेयर डेबिल्स बीच प्रतिस्पर्धा हुँदैछ चालु सिजनमा खराब प्रदर्शन गरेको दिल्लीले उपाधि होडको सम्भावना कायम राखेको पन्जाबसँग बेलुका सभा आठ बजेपछि प्रतिस्पर्धा गर्नेछ सेमी फाइनल प्रवेशका लागि पन्जाबले आजको समेत गरी लगातार दुई खेल जितेर अरूको खेलमा भर पर्नुपर्ने हुन्छ रोयल च्यालेन्जर्स बेङ्गलोर र सनराइजर्स हैदराबादको समान सोह्र सोह्र अङ्क छ भने पन्जाबको बाह्र अङ्क छ बेङ्गलोरले अब खेल र हैदराबादले दुईवटा खेल खेल्न बाँकी छ यसअघि गैराती सम्पन्न भएको खेलमा राजस्थान रोयल्सलाई चौध रनले पराजित गर्दै मुम्बई इन्डियन्स फेरि शीर्ष स्थानमा उक्लिएको छ समान बाइस अङ्क रहेको चेन्नईलाई नेट रन रेटमा पछि पार्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो बिस अङ्कसहित राजस्थान तेस्रो स्थानमा छ टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले आदित्य तारेकको उनासाठी रनको मद्दतले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय छैसठी रन बनायो एक सय सडसठी रनको विजय लक्ष्य पक्षाएको राजस्थान बिस ओभरमा सात विकेट गुमाएर एक सय बाहन रनमा समेटियो ब्राडहोकको होगले उन्चालिस र स्टुआर्ट बिनीले सैतिस रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् उता युरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ गैराती भएको फाइनलमा इभानोभिसले अन्तिम मिनेटमा गरेको गोलको मद्दतमा बेनिफिकालाई दुई एकले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो राफेल बेनिटेजले चेल्सी सम्हालेपछिको यो पहिलो उपाधि हो रोबर्ट डी माटियालाई बर्खास्त गरेपछि बेनिटेज चेल्सीको अन्तरिम प्रशिक्षक बनेका थिए उनलाई कहिले स्वीकार नगरेका चेल्सीका समर्थकले उपाधिको खुसी भनी मनाएका छन् चेल्सीले उनासाठी मिनटमा फर्नाडो टोडेसको गोलबाट अग्रता दर्ता लिएको थियो तर अडसठी मिनटमा ओस्कार कार्डोजले पेनाल्टी मार्फत बराबरी गोल फर्काए खेलको अन्तिमतिर पाएको कर्नरमा माटोको प्रहारमा इभानोभिसले हेड गोल गर्दै चेल्सीलाई युरोपा लिगको उपाधि दिलाएका हुन् अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेपाल एयरलाइन्सको नाइन एनएबिओ विमान अवतरण गर्ने क्रममा कालीगण्डकी नदीमा दुर्घटना दुर्घटनामा अर्चना घाइते चितवनको भण्डारमा बाह्र वर्षीय बालिकामाथि जबरजस्ती करणी चुनाव सम्बन्धी एनडिएमका विषयमा छलफल गर्न आज उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्दै अन्तरिम मन्त्री परिषदका अध्यक्ष रेगिङको राजनैतिक परामर्श जारी सामुद्रिक आदिको खतरा बढेपछि बङ्गलादेश भारत र म्यानमारको तटीय क्षेत्रका लाखौँ नागरिक विस्थापित बङ्गलादेशको तटीय क्षेत्रमा दुई मिटर अग्लो लहर उठ्न सक्ने चेतावनी र इन्डियन प्रिमियर लिगमा आज पन्जाब र दिल्ली भेट्दै राजस्थानलाई हराउँदै मुम्बई फेरि शीर्ष स्थानमा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 इस अर्पण समाचारको साथमा होटल स्टार बैंक विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे वेबसाइट डब्लु डब्लु डब्लु डट होटल स्टार ब्याङ्कवेट डट कम हेड अफिस स्वयम्भू काठमाडौँ फोन नम्बर छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठकाले